नमस्कार तथा शुभ प्रभात बिहानी उषासँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा तपाईँ सम्पूर्णलाई स्वागत छ प्रविधि कक्षका मित्र रेजनसँगै आवाजबाट कार्यक्रम प्रस्तुता म सूर्य ढकाल सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर कार्यक्रम शुभ बिहानीमा रहेर हामी चारवटा चरणहरू प्रस्तुत गर्दै आइरहेका छौँ जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग रहनेछ भने कार्यक्रमको दोस्रो चरणमा रहेर तपाईँकी ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको तेस्रो चरणमा आज रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगाहरजबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको चौथो यानि कि अन्तिम चरणमा रहेर तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरू प्रस्तुत गर्नेछौँ आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्गबाट आज मिति विक्रमसम्म दुई हजार सत्तरी साल जेठ महिना छब्बिस गति आइतबार तदनुसार दुई हजार तेह्र जुन नौ तारिक ज्येष्ठ शुक्ल पक्षी प्रतिपदा तिथि राति दस सत्र बजे उपरान्त द्वितीय तिथि मृगशिरा नक्षत्र राति दस बाह्र उपरान्त आराधा नक्षत्र सुलियोग साँझ सात उन्चालिस बजी उपरान्त गण्डयोग किधुङतन करण आनन्दादि योगमा योग चन्द्रमा वृष राशिमा उद्योग बेला बिहान छ अडतिस बजेसम्म यो यो कार्यक्रमको पहिलो चरण आजको वंशाङ्ग प्रस्तुत गरिसकेको छु र अब भने प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफलतर्फ सुरुमा मेष राशि मेष राशि हुनेहरूका लागि धन खर्चको समय रहेको देखिन्छ काममा केही सानातिना अवरोध आउने छन् भने यति बेलामा अरूलाई धन नदिँदा राम्रो हुने खालको समय रहेको छ भाग्योदय हुने खालको समय आएको देखिन्छ सानो मेहनतले पनि ठुलो काम सम्पन्न हुने खालको समय आएको देखिन्छ काम गर्दा विचार पुर्याउनुहोला मिथुन राशि विभिन्न ठाउँको भ्रमण हुने खालको समय आएको देखिन्छ अलिअलि आर्थिक लाभ पनि मिल्ने खालको समय रहेको देखिन्छ सोचेर अगाडि बढ्नुहोला कर्कट राशि तपाईँले गर्नुभएको कामको नतिजा एकदम राम्रो आउने खालको दिन रहेको छ परिश्रमको फल मिल्ने खालको समस्या रहेको छ भने यात्राको लागि कर्कट राशिको लागि राम्रो समय रहेको छ सिंह राशि सिंह राशिको लागि समय मध्यम रहेको देखिन्छ साङ्गीतिक एवं कलाको क्षेत्रमा रुचि बढेर जाने खालको समय रहेको छ भने यात्राको लागि त्यति राम्रो समय रहेको छैन कन्या राशि धेरै सक्रिय भएर काम गर्न नसकिएला पुरानै गतिविधिले निरन्तरता दिनुभए राम्रो हुने देखिएको छ भने काम गर्दा विचार पुर्याउनुहोला तुला राशि काममा व्यस्त हुने खालको समय रहेको देखिन्छ केही अर्को काम गर्नको लागि समय निकाल्न निकाल्नुपर्ने देखिएको छ विचार पुर्याउनुहोला राशि काममा जिद्दी गर्ने बानी छ भने त्यो बानी हटाउँदा एकदम फाइदा हुने देखिन्छ तपाईँले गर्नुभएको काम अरूलाई मन पर्ने खालको समय रहेको छ वृश्चिक राशिको लागि भाग्य बलियो हुने खालको बेला आएको छ सानो मेहनतबाट पनि ठुला ठुला काम सम्पन्न हुनेछन् भने अध्ययनमा रुचि बढेर जानेछ मकर राशि तपाईँको लागि आजको दिन ठिकै रहेको देखिन्छ साङ्गीतिक क्षेत्रमा तपाईँको रुचि र प्रगति हुने खालको पनि समय रहेको छ भने स्वास्थ्यमा केही समस्या देखिन्छ कुम्भ राशि विभिन्न ठाउँको भ्रमण हुने खालको समय रहेको देखिन्छ आर्थिक लाभ राम्रो हुने खालको समय रहेको देखिन्छ पुरानै कामलाई निरन्तरता दिनुभए बेस हुनेछ र अन्त्यमा मेन राशि र अन्त्यमा मेन राशि मेन राशि हुनेहरूका लागि तपाईँले गर्नुभएको कामको नतिजा राम्रो आउने खालको समय रहेको देखिन्छ परिश्रमको राम्रो फल मिल्नेछ भने सामाजिक काममा तपाईँको मन जानेछ यो यत्रै तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसके पछाडि अब भने प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको तेस्रो चरण आज रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्जबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखातर्फ अहिले हामी कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजेसम्म विविध राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ आठ बजेदेखि आठ पाँचसम्म ट्राफिक खबर आठ पाँचदेखि नौ बजीसम्म तपाईँ नेपाली पुराना फिल्मी गीतहरू सुन्न सक्नुहुनेछ नौ बजेदेखि नौ पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम लोकझङ्कार सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा दस बजेदेखि दस पन्ध्रसम्म तपाईँ अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजेसम्म कार्यक्रम मेरो रचना सुन्न सक्नुहुनेछ सहकर्मी साथी दिपेन्द्र थिङको साथमा एघार बजेदेखि एघार दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने एघार दसदेखि मध्याह बाह्र बजेसम्म कार्यक्रम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ सहकर्मी साथीहरू सम्झना र राजन देल गुरुङको साथमा बाह्र बजेदेखि बाह्र पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने बाह्र पन्ध्रदेखि देउसी एक बजेसम्म ननिष्ठ बलिउड पुराना गीतहरू सुन्न सक्नुहुनेछ एक बजेदेखि एक दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने एक दसदेखि दुई बजीसम्म अफलाइन चोइस सुन्न सक्नुहुनेछ दुई बजेदेखि दुई दससम्म अर्पण समाचार दुई दसदेखि तिन बजेसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ मनकामना सुनसादी पसलले प्रायोजन गरेको स्वयं मेरो साथमा रहेर तिन बजेदेखि तिन पन्ध्रसम्म तपाईँ नेपाल बाणी समाचार सुन्न सक्नुहुनेछ भने तिन पन्ध्रदेखि साँझ चार बजेसम्म तपाईँ बलिउड काउन्टाउन सुन्न सक्नुहुनेछ साथी सागर ढुङ्गानाको साथमा चार बजेदेखि चार दससम्म अर्पण खबर चार दसदेखि साँझ पाँच बजेसम्म तपाईँ कार्यक्रम टप अफ दि पप सुन्न सक्नुहुनेछ राजन देलघरङको साथमा पाँच बजेदेखि पाँच पच्चिससम्म अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ भने पाँच तिसदेखि साँझ छ बजेसम्म सारङ्गीको भलाको सारी सुन्न सक्नुहुनेछ छ बजेदेखि छत्तिससम्म नेपालवाणी समाचार छत्तिसदेखि साँझ सात बजेसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ भने सात बजेदेखि सात तिससम्म कार्यक्रम अर्पण शुभ साँझ सुन्न सक्नुहुनेछ सबै मेरो साथमा सात तिसदेखि राति आठ बजेसम्म साझा खबर सुन्न सक्नुहुनेछ भने आठ बजेदेखि आठतिससम्म नेपालवाणी समाचार आठ पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दस बजीसम्म तपाईँ साझा सवाल सुन्न सक्नुहुनेछ दस बजेदेखि दस पन्ध्रसम्म नेपाल एफएम समाचार दस पन्ध्रदेखि राति एघार बजीसम्म तपाईँ खुल्दुली डट कम सुन्न सक्नुहुनेछ र त्यस पछाडि हाम्रो प्रसारण सेवा बन्द रहनेछ भने पुनः भोलि बिहान ठिक चार बजेदेखि पाँच बजेसम्मको बेचमा श्रीमद् भागवत र प्रवचनमाला लिएर उपस्थित हुनेछौँ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभातवाणी सुन्न सक्नुहुनेछ छ बजेदेखि छत्तिससम्म साझा खबर छत्तिसदेखि सात बजेसम्म बाँडी बहस सात बजेदेखि सात पन्ध्रसम्म अर्पण स्थानीय समाचार र तपाईँको हाम्रो भेट कार्यक्रम शुभ बिहानीमा पुनः भोलि बिहान सात पन्ध्रदेखि हुने नै छ यो कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा प्रस्तुत गरिसकेका छौँ र भने प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको चौथो यानि अन्तिम चरण तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरूतर्फ happy birthday to you happy birthday to you आज जन्मदिन पर्नुहुने तपाईँ सम्पूर्णलाई जन्मदिनको यो शुभ अवसरमा लाखौँ लाख शुभकामना र आजको दिनमा भने हामीलाई कुनै पनि शुभकामना रूपी शब्दहरू भने प्राप्त भइरहेका छैनन् तर पनि आज जन्मदिन पर्नुहुने तपाईँ जति पनि हुनुहुन्छ तपाईँ सम्पूर्णको जीवनमा सदैव खुसी बाली छाउँदै जाओस् सधैँ तपाईँले चाहेका चाहना इच्छाहरू पुरा हुँदै जाउन् प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओस् यही शुभकामना रहन्छ हाम्रो तर्फबाट र यही शुभकामना सँगसँगै कार्यक्रम शुभ बिहानीको श्रृङ्खलाबाट पनि बिदा हुनुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुहुने प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सम्पूर्णलाई धन्यवाद अनि धन्यवाद यतिका जेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रिजनलाई पनि र कार्यक्रम शुभ बिहानीको आजको यो श्रृङ्खलाबाट कार्यक्रम प्रस्तोता म सूर्य ठकाल पनि बिदा हुन चाहन्छु हवस् नमस्कार शुभ दिन शुभ समय यो खुसी यो रमाइलो आउ मिलेर बाँडौँ मुटुभित्र ढुकढुकीमा अजम्बरे माया गाँसो मुटुभित्र ढुकढुकीमा अजम्बरे माया गाँसो मलाई फुलको डालीमा बसेर तिमी हाँस यो माया तिमीलाई तिमीलाई